यसो भाजिए जस्तो लाग्छ तिमी हुँदा फुल्लेसो भाजिए जस्तो लाग्छ तिमी हुँदा मेरो मन चञ्चल हुन्छ तिमीले मलाई छुँदा चञ्चल नानीले मेरो मन चोरी चोरी चोरी च्याटिङ गर्दै साथ आउने आउनु भएको जसरी फेसबुक खोल्छु दिनैभरि काम नभएको जसरी घरमा गाली खानु पर्छ बाउ आमाको बेसरी राख भन्दै आउँछिन् मेरै काखमा मुटुभित्र राख भन्दै आउँछिन् मेरै काखमा दस बजेसी फोनै गर्छिन् सुत्न दिनन् रातैमा मन मन थिएन माया जलमा पर्दियो माया लाउन मन थिएन माया जलमा पर्दियो म गाउँले छोरोलाई बर्बादै चल चञ्चल नानीले मेरो मन चोरी च्याटिङ गर्दै सताउने फोनमा झनै चिस्काउने त हो नि क्यारे लाउरे बाकी छोरी हुन त हो नि क्यारे लाउरे बाकी छोरी फोन उठाउनै पाएको छैन